सुपेक गाविसको धरमपुर उच्च माध्यमिक विद्यालयमा भइरहेको गीतहरू यहाँनिर प्रस्तुत भइरहेका छन् यी गीतहरू मौलिक देखिन्छन् जुन पछिल्लो चरण जुन विकृति आएको छ तिजका नाममा जुन रतेउली बजारमा आएको भन्ने टिप्पणी गर्न थालिएको छ यस कार्यक्रम कार्यक्रमकी संयोजक मुकेश कुमारी थापाजी अहिले पछिल्लो चरण आइरहेको विकृतिका सम्बन्धमा तपाईँले कसरी हेर्नु भएको छ यो विकृति हो कि होइन धन्यवाद मलाई लाग्छ धेरै यो विकृति हो भन्ने लाग्छ किनभने यो हाम्रो मौलिक संस्कारहरू यो गुमिराखेको हामी देखिराखेका छौँ र जसले गर्दा यो मौलिक संस्कृतिहरूलाई उजागर गर्नुपर्छ र हाम्रा यो तिज कार्यक्रम भनेको यो तिज पर्व भनेको महिलाहरूको विकृति भन्दा पनि महिलाहरूको सधैँभरिको एउटा दुःख सुखमा भ दुःख सुखमा रुमलिएका महिला दिदी बहिनीहरू एउटा यो तिज कार्यक्रममा आफ्ना दुःख सुखका भावनाहरूलाई साटासाट गर्ने दिन हो जसले गर्दा यो एकता महिला लोकतान्त्रिक सञ्जालले पनि बजारमा आइरहेको जुन एल्बमहरूबाट विभिन्न किसिमका विकृतिका गीतहरू आएको छ जसले गर्दा त्यसको बावजुद हामीले एउटा विकृतिको रूपमा होइन महिला अधिकारको कुराहरूलाई जोडेर महिलाहरूको पीडा र समस्या र महिलाहरूको भावनाहरूलाई जोडेर अगाडि बढ्नुपर्छ भनेर हामीले यो तिज कार्यक्रम गरेका छौँ र यो कार्यक्रम भनेको आज मात्र होइन कि हामीले थुप्रै वर्ष अगाडि नै हामीले गरिराखेका छौँ र आजसम्म हामीले निरन्तरता दिएका छौँ र यसको मूल उद्देश्य भनेको हाम्रो एउटा यो मौलिक संस्कृतिहरूलाई जागरण गर्नको निम्ति स्थापित गर्नको निम्ति र महिलाहरूको हक हितहरूलाई उजागर गर्नको निम्ति विशेष गरेर यो महिलाहरूको उत्थानको निम्ति राखिएको यो एउटा कार्यक्रम हो Yeah, yeah, र यस कार्यक्रमकी अध्यक्ष एवं थुलुम्पेक गाविस महिला मण्डलकी अध्यक्ष समेत कि निर्मला राणाजी हुनुहुन्छ तपाईँ त पागो महिला पनि हुनुहुन्छ अहिले पछिल्लो चरण यस्ता गीत जुन आए नि बजारमा जिउती जस्ता र त्यौली भन्छन् होइन यो विकृतिलाई के भन्न चाहनुहुन्छ हाम्रो यो यो विकृति नराम्रो ठान्छौँ हामीले हो नि त महिलाहरूले भरिसके राम्रो काम गरौँ होइन राम्रो काम गर्ने यो राम्रो कुराहरू नाटहरू गीतहरू जे होस् राम्रो राम्रो गीत गाउने नाच्ने गर्ने गरून् भन्ने मेरो भनाइ र अरू हाम्रो यो विकृति यो महिलाले जे पाइ गर्ने जता पाइ चाहिँ हिँड्ने यो भनेको गलत कुरा हो यसमा सहमत छैन अन्त महिलाले त महिलाले गर्ने कृति गर्नुपर्छ ठाउँमा हुन्छ तर यो बिठाउँमा महिलाहरू त्यसै त्यत्तिकै मन्सिएर अन्त जानुहुन्न यो यो भनेको धेरै विकृति महिलाबाट निस्केको मैले जानकारी गराउँछु हस् धन्यवाद नियमित स्तम्भ जीवनको गोरेटोमा सुनाउ निसन्तान नारीको पीडा अनि यो तिज र उनको पैँतिस वर्षे वृद्ध आश्रमको बसाई मान्छेको घर घरमा अब तिज भित्रिसकेको छ चेलीबेटीहरू बोलाउने दर खुवाउने रमाइलो गर्ने दिनहरू नजिकिएका छन् तर गुल्मीकी एउटी चेलीलाई घर परिवारले घृणा गर्यो र उनी वृद्ध आश्रममा आएर फालिन बाध्य भइन् हरेक तीज ताका हामीले दर्दनाक जीवन भोगिरहेका महिलाहरूको जीवनको गोरेटो लिने गरेका छौँ र यसपालिको तीजमा पनि हामीले गुल्मीको रुद्रवेणी स्थित वृद्ध आश्रममा रहेकी एउटी चेलीको कथा व्यथा आजको जीवनको गोरेटोमा पस्किँदैछौँ को हुनुहुन्छ त उहाँ हिजो माथि कस्तो खालको घरेलु हिंसा भयो र उहाँ यस आश्रममा फालिन बाध्य हुनु भएको छ यसबारे उहाँसँग कुराकानी गर्न सुरु गर्दछौ हजुरको शुभ नाम मेरो जमुना जमुना के जमुना पाण्डे घर चाहिँ कहाँ पहिला घर चौरा चौरा भनेको कहाँ हो अनि के कारणले गर्दा तपाईँ यहाँ वृद्ध आश्रममा आउनु पर्यो अहिले उहाँले बिहा गर्नुभयो मैले सोधेर जो ठिकै छ अब म यतै धर्मतिर लाउँछु त अब परिवार राम्रो भयो भनेर आइगयो कति वर्ष भयो अहिले पैँतिस वर्ष भयो हजुर पैँतिस वर्षदेखि यहीँ हुनुहुन्छ यहीँ छु यहाँ बसेर बत्तीघापी खाने राम्रै चले चलेको मलाई दुःख थिएन अहिले बिरामी साह्रै नराम्रो हात खुट्टा नचल्ने र हड्डीको बिमार भनेको छ नसाको र हड्डीको भात भनेपछि उठ्न दिने रहन्छ औषधि बिहान पाँच बजी खान्छु त्यहाँबाट नौ बजी खान्छु त्यहाँबाट दुई एक बजी खान्छु अहिले नौ बजी खाने बेला गर्छ तपाईँका छोराछोरी छैन छोराछोरी घर अर्को परिवारमा छ मलाई छैन तपाईँलाई छोराछोरी भएन नै भाइ टाढा छन् मधेस बम्बई छन् तपाईँलाई छोराछोरी नभएर नि अर्कोले अर्को ल्याउनुको अहिले अर्को परिवारले जितेपछि दुःख हुने चाहिँ बसेको थिएँ आश्रमले राम्रो गरेर मलाई नसकेको बेला खाना ल्याइदिए यति र बाँचे बाँच्ने जस्तो कसैले पनि बाँचे भन्दैन सुन्नु न तपाईँको कति वर्षको उमेरमा विवाह भएको थियो मेरो त पन्ध्र वर्षको उमेरमा बिहा भएको बिहा भएको दस वर्ष अर्को बिहा गर्नुभयो श्रीमानको माया पाउनु पाउनु उतिर माया गर्नुहुन्थ्यो राम्रै गर्नुहुन्थ्यो अब हुँदा पर्दा यस्तै भयो उताको जित भयो विदेश कहाँ थियो तपाईँको माई विदेशमा नजिकै दिनु थियो आमाले आमा मधेस जानुभयो अहिले आमाको चौरासी बुझाने बेला बस उही बिरामी हुनुहुन्छ एउटा भाइ बम्बई थिए यहाँको घरले फोन गरेछन् त्यही दसवटा हजारले बिमता आएको अर्को बिमता जस्तो छ बिरामी हुनुहुन्छ कति महिना भयो तपाईँ खाडिएको यहाँ अहिले खाडिएको बिरामी जो भएको यही भाडा मुटु दुख्ने नै भयो पहिला एक वर्ष जो भयो अहिले सेत नभएको त उतै यता चाहिँ मैले के गर्न सकेको छैन बाँच्ने आशा हुने तर के गर्ने उपचार पाउनु भएन तर पाएछु अहिले त त्यति त्यति पैसाले त्यही औषधिले भएछ विगतका चिजहरूमा माइतीले खोज्थ्यो होला अहिले आमा नभएर तपाईँलाई नि त्यति वास्ता नगरेको हो म त गइ छैन आमा बुढी हुनुहुन्छ म जान सक्दिनँ मधेस हो टाढा पनि जायो होइन के अरे यस्तो बाटो छैन त्यहीँ पाल्पा जान सकेको छैन औषधि गर्न कसरी जाऊँ भनेको बुवा हुनुहुन्न बुवा त सानैमा जानुको मलाई यहाँ आमाले दिएको आमाले यहाँ घरमा लिएको आमाले ए बिहा गरिदिनु भएको आमा हुनु न अहिले हालत त्यस्तै खराब माइती ज्वाङ हो ज्वाङबाट दिनुभएको मलाई यहाँ अस्ति बाबा अस्ति बाबा यहाँ यहाँ तिजाको रङ्ग कहिले पनि थिएन त्यही पनि अब आफ्नै छैन आज तिज हो बढी वृद्धाश्रममा बस्नु भएको छ माइतीको याद आउँदैन तपाईँलाई याद किन नआएको छ आउँछ भाइले दिदी म त सुनि तपाईँ भोकाले नमर्नुहोस् भन्छन् नम्बर बम्बईको रहेछ र अरूले फोन गरिदिएर पैसा पठाए अब यो मधेसको नम्बर फेरि छुट्टै हुने छैन मैले आँखा नदेख्ने अब कहिले काहीँ आउँदा ल्याउ भन्दा पनि भनिदिरहन्छु उनलाई दिनु पनि आजको रहन्छ अहिले छ सात वर्ष भयो भेट पनि खास तपाईँलाई के बिमार भएको यो बात भन्दै कि नसाको भने बात हड्डी किन हुँदैन यो घोडा दुखेर यिनी जम्मै ननुगेर यहीँ बिस्तारामा पक्या पक्या भइसु सबैले मलाई पाँच दस रुपियाँ फाले आउनु बैशाखभरि त्यहाँबाट कसो केरा त खाऊ भन्दै दिन्छ कसैले फलफुल दिन्छन् गरी गरी बाँचिए कसैले भनेन सानो कोठा छ तल भुइँमा चिसो छ पानी परेको बेलामा छुइन्छ यस्तो कष्टकर वृद्ध आश्रमको बसाइ छ र मैले यहाँनिर देखिरहेको छु सानो एउटा चुलो छ भगवान्का फोटो राखिएको छ त्यहाँ पुज्ने गर्नु हुँदो रहेछ उहाँ चाहिँ नि जब निसन्तान हुनुभयो उहाँका श्रीमानले दोस्रो विवाह गर्नुभयो र उहाँ अपहलित भएपछि आध्यात्मिक भएर बस्न बाध्य हुनुभयो उहाँलाई पनि तिज दसैँ आउँथ्यो होला तर उहाँलाई अहिले तिज छैन बढी दुखाइ छ हड्डी हड्डी सुनेर यत्रा भएको सकियो औषधि फेरि उस्तै छ कति वर्षको हुनुभयो अरे अहिले पचाएर सात वर्ष कि जन्म भदौको नारायण औषधको घनदेखि भन्थे अनि दिदी बहिनी तपाईँका अरू थिएनन् मेरा दिदी बहिनी एउटी बहिनी छन् कहाँ हुनुहुन्छ अहिले अहिले ज्वाङ गाविस छन् खसेर गएको अहिले आँस मेटेर गयो न आउन भने कि यताको लास उता मैले कि लैआम छोरा घर छैन ए लास यो घरै यतै औषधि गर्नुपर्छ भनेर भन्दै गइयो अब बेसरी सिरियस देखेपछि म हिँड्ने जस्तो बनाएँ बाटो पनि है म पनि जानेमा पनि सक्दा जान्थेँ अहिले सकेको छैन म जान्छु भन्नेमा पनि छैन आफ्नो पैतालो हिँड्दैन गाडी जान्न यो तिजमा माइतीको आश छैन यसपालि तपाईँलाई छैन होइन म त जाँदै जान्न कि टाढा छ आमाले आमाको हात भात छँदाखेरि र सकन्जरीमा यहाँ जहाँ छँदा जसरी पनि गएँ अब मधेसमा त गए आइस पैसा चाहिन्छ हजार रुपियाँ हजार रुपियाँ भयो यहाँ चामल किनेर खान पुग्छ भन्नु पर्छ केयर विश्व सञ्जालले तपाईँहरूलाई रासन दियो अनि नगद पनि दियो यस्तै गरेर सबैले सहयोग गरे त हुन्थ्यो नि है सहयोग गर्नुमा छ अहिले धेरै सहयोग गर्नुमा छ परादेखि पहिला पहिला दुःख थियो कहिले कम्बल दिएछन् कहिले पचौरा दिन्छन् कहिले पैसा दिन्छन् कहिले राम राम दिन्छन् त्यस्तै गरी गरी कहिले परार साल पच्चिस पच्चिस किलो चामल दिए आमा पनि हुनुहुन्थ्यो लौता परि आमा जानुभयो मलाई एक वर्ष लाग्यो पुग्यो पचास किलो चामल एक वर्षलाई पुग्यो दाल थियो त्यसमा दाल थियो तेल थियो एक किलो चिनी थियो आमा सर यो गर्दाखेरि दुई दुई किलो दालमा चार मना जति भयो अनि यो बाहिरको जीवन र यो भित्र आइसकेपछि कस्तो महसुस गर्नुभयो के लाग्यो होइन जारी भगवान्को तपस्या आनन्दै छ थियो अहिले पनि त्यति आनन्द मनले मान्दैन कृष्ण गण्डकी बगिराखेछन् साँझ बिहान शङ्कर घण्ट परिराखन् कीर्तन गरिन्थ्यो पाठ गरिन्थ्यो अहिले त्यहाँ जान नसके पनि यहाँबाट कामले सुन्छ यहाँ नराम्रो छैन भगवान्हरू ज गर्वमा आइरहनु छ यहाँ राम्रो छ बस्न गर्न सबै बिर्दा पनि छत्तिस वर्षसम्म यहाँ बस्दा तपाईँलाई त्यस्तो अप्ठ्यारो लागेन मलाई अप्ठ्यारो कहिल्यै लाग्दैन अहिले लाग्छ अहिले पनि अन्त जान बस्न मन छैन यति हुँदाखेरि पनि यहाँको आनन्द छ कि छुट्टै छ आनन्द भगवान् गङ्गा बग्न छ शङ्ख घन्ट बच्चा कालीगण्डकी सुसाएको सुन्दाखेरि पनि तपाईँलाई आनन्द आउँछ आनन्द छ